हे गाइज सलाम नमस्ते very very good afternoon okay I'm back after one week on this programme this is time for programme top deep of right now control रुमबाट टेक्निकल सपोर्ट पाइरहेको छु टेक्निसियन पार्टनर राज पौडेलको एन्ड दिस इज मियर्स दिलको साथी Rajan Dil Gurung and you're listening radio Arpan hundred four point five megahertz every Sunday after three PM Nepal बाँडी समाचारपछि लगभग लगभग फोर पिएमसम्म सुन्न सक्नुहुनेछ प्रोग्राम टप अफ दि प programme top of the pop यति बेला तपाईँ radio Arpan hundred four point five मेगाहर्सबाट र इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot कमबाट र W W W dot radio Arpan dot blogspot dot कमबाट पनि एकैसाथ सुनिराख्नु भएको छ जहाँ इन्टरनेटको सुविधा छ त्यहाँबाट वेल हामी टप अफ दि पपमा नेपाली पप म्युजिकलाई भर्खर मात्र आएको नेपाली पप म्युजिकलाई ऱ्याङ्किङ गर्ने गर्दछौँ तपाईँले मोबाइलमा सिआरबिटी पिआरबिटीबाट डाउनलोड गर्नुभएको आधारमा युट्युबबाट हेर्नुभएको आधारमा अझ भन्ने हो भने युट्युबबाट डाउनलोड गर्नुभएको आधारमा नेपाली पप सङ्घलाई ऱ्याङ्किङ गर्ने गर्दछौँ प्रोग्राम टप अफ दि पपमा वेल आज कुन सङ्घ कुन पोजिसनमा छ र कुन पोजिसन पाएको छ र कुन सङ्घहरू आउट भएका छन् भनेर बुझ्नको लागि तपाईँ वान आवर मसँग रहनुपर्ने हुन्छ यति बेला भने तपाईँको माझमा राख्दछु नम्बर टेनमा रहेको सङ्घ आज नम्बर टेनमा न्यु इन्ट्री पाउन सफल भएको छ पहिलो पहिलो माया मेरो डी मिरर्सको भोकल रहेको छ भने म्युजिक विचित्राको फलन एन्जल्स एल्बमबाट अबको क्रममा न्युट्री सङ नम्बर टेनमा रहेको सङ पहिलो पहिलो माया मेरो नम्बर टेन कस्तो हुन्थ्यो ती पल मेरो सामु तिमी हुँदा खालि मन लाग्न थाल्यो तिमी नहुँदा कस्तो हुन्थ्यो ती पल मेरो सामु तिमी हुँदा भुलेको छैन मैले तिमीसँगको त्यो सानो यात्रा बिर्सिन सकिन मैले गरेका मिठा बाछा तिमीलाई you know मेरो भोकल डिमिरर्सको रहेको थियो म्युजिक विचित्र फलन एन्जल्स एल्बमबाट इन्टी सङ्ग नम्बर टेनमा रहेको राखिसकेको छु अनि सुन्नि सक्नु भएको छ तपाईँले प्रोग्राम टप अफ दि पपमा वेल अब भने तपाईँको माझमा राख्नुपर्ने हुन्छ नम्बर नाइनमा रहेको सङ्ग नम्बर नाइनमा पनि आज इन्टी सङ्ग रहेको छ सञ्जीव सिंहको भोकलमा रहेको एल्बम मैस्याङ ज्यानमाराबाट परदेशबाट वेल अबको क्रममा राख्दछु तपाईँको लागि नम्बर नाइनमा रहेको इन्टी सङ्ग परदेशबाट नम्बर नाइन बाट परदेशी आयो बसैमा चढेर दुई चार दिन बसी फर्केर गयो यो मन मेरो कठै हरेर परदेशबाट परदेशी आयो बसैमा चढेर दुई चार दिन बसी फर्केर गयो यो मन मेरो Amorati. परदेशबाट नम्बर नाइनमा रहेको सञ्जीव सिंहको भोकलमा एल्बम मै स्याङ जानमाराबाट सुनिसक्नु भएको छ वेल तपाईँ भर्खर मात्र रेडियो ट्युन गरिराख्नु भएको छ भने this is for ever and for all radio Arpan hundred four point five megahertz र तपाईँ इन्टरनेट अनलाइनबाट W W W dot radio Arpan blogspot dot कमबाट र रेडियो अर्पण डट कमबाट एकैसाथ सुनिराख्नु भएको छ programme top of the pop well मलाई कन्ट्रोल रुमबाट टेक्निकल सपोर्ट गरिराख्नु भएको छ टेक्निसियन पार्टनर राज पौडेलले अनि म छु यो आवाजको दुनियाँमा तपाईँको दिलको साथी Rajan Dil Gurung with programme top of the pop well अब नम्बर ना नाइन पछि अब नम्बर एटमा रहेको सङ्ग राख्दछु आज नम्बर एटमा झरेको छ भन्नुपर्छ लास्ट विक नम्बर फाइभमा थियो आज थ्री स्टेप डाउन भएर नम्बर एटमा आएको छ सिमाना जुन सङ्घले हाम्रो नेपालको एकहत्तर ठाउँमा सिमाना मिचिएको बारेमा सवाल उठाएको छ द एक्स ब्यान्डको एल्बम भडासमा रहेको सङ्घ सिमाना नम्बर एट पोजिसनको अबको क्रममा नम्बर एट सिमानालाई निचेको हो कि बेचेको हो हाम्रो सिमानालाई निचेको हो कि बेचेको हो पहिलो कुरा यो बुझ्नु छ चक्र व्यूह कसले रचेको हो टनकपुर र काला पानी निचेको हो कि बेचेको हो काला पानी निचेको हो कि बेचेको हो दोस्रो कुरा यो बुझ्नु छ सम्झौता कसले रचेको हो मूर्खाले लड्यो नाला पानी अब हामी रचो काला पानी नत्र हामी धिकार धिक्कार हुन्छ सधैँ छिमे द एक्स ब्यान्डको एल्बम भडासमा रहेको नम्बर एट पोजिसनको सङ्ग पनि राखिसकेको छु अब भने फलो भएको छ नम्बर सेभेनमा रहेको सङ्ग आज नम्बर सेभेनमा लास्ट विक नम्बर नाइन पोजिसनमा रहेको सङ्ग रहेको छ आज टु स्टेप अप भएर रहेको छ मनु लिम्बु एन्ड तारा लक्ष्म लिम्बुको भोकलमा रहेको तिम्रो मुस्कानमा अबको क्रममा राख्दछु नम्बर सेभेनमा रहेको सङ्ग तिम्रो मुस्कानमा नम्बर सेभेन तिम्रो मुस्कानमा नम्बर सेभेन पोजिसनको सङ्ग वेल तपाईँ भर्खर मात्र रेडियो ट्युन गरिराख्नु भएको छ भने यो हो for ever and for all radio Arpan hundred four point five megahertz र तपाईँ सुन्दै हुनुहुन्छ programme top of the pop right now control रुमबाट टेक्निकली सपोर्ट पाइरहेको छु टेक्निसियन पार्टनर राजको एन्ड दिस इज मेयर दिलको साथी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 अर्को website W W W dot radio Arpan blogspot dot कमबाट एकैसाथ सुनिराख्नु भएको प्रोग्राम टप अफ दि पपमा हामी नेपाली पप म्युजिकलाई ऱ्याङ्किङ गर्ने गर्दछौँ वेल भर्खर मात्र मार्केटमा आएको ऱ्याङ्किङ गर्ने गर्दछौँ तपाईँले मोबाइलमा सिआरबिटी पिआरबिटीबाट डाउनलोड गर्नुभएको आधारमा युट्युबमा हेर्नुभएको आधारमा अझै भन्ने हो भने युट्युबबाट डाउनलोड गर्नुभएको आधारमा नेपाली पप सङ्गीतलाई ऱ्याङ्किङ गर्ने गर्दछौँ प्रोग्राम टप अफ द पपमा वेल अबको क्रममा राख्दछु नम्बर फाइभको सङ्ग फाइभ नम्बरमा रहेको सङ्ग नम्बर फाइभमा रहेको छ आज लास्ट विक नम्बर सेभेनमा रहेको थियो टु स्टेप अप भएर आज नम्बर फाइभमा आएको छ खैजालमा प्रमोद खरेलको भोकलमा रहेको एल्बम निर्झरीबाट अबको क्रममा नम्बर फाइभ पोजिसनको सङ्ग खैजालमा नम्बर फाइभ जलमा परेर गई परेर गई खई जलमा परेर गई कि परेर गई कसरी भनु मरे गई कसरी भनु मरेर गई मरेर गई कि मरेर गई खै जालमा परेर गई कि परेर गई खैजालमा प्रमोद खरेलको भोकलमा रहेको एल्बम निर्जरीबाट नम्बर फाइभ पोजिसनको सङ्ग फसी अब भने पालो भएको छ नम्बर फोरमा रहेको सङ्ग सुन्ने वेल नम्बर फोरमा रहेको छ आज लास्ट विक नम्बर टेनमा थियो न्युन्टी फाइभ थियो आज भने सिक्स स्टेप अप हुँदै नम्बर फोरसम्म आइसकेको छ नम्बर फोरमा रहेको छ बाटो बाबु भगतीको भोकलमा रहेको लिरिक्स राजेश घतानीको एल्बम प्रायश्चितबाट नम्बर फोरको सङ्ग बाटो नम्बर फोर गल्ती मेरै थियो तिमीलाई चिन्न सकिन बाटो फराकिलो थियो बाबु बोगटीको भोकलमा लिरिक्स राजेश घटानी एल्बम प्रायश्चितबाट नम्बर फोरको सङ्घ पश्चात नम्बर थ्रीमा रहेको सङ्ग सुनाउँछु अब वेल नम्बर थ्रीमा रहेको छ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 छ भोकल रहेको छ प्रश्न साकेको lyrics Suyash Bhattarai music Sujan KC album best of Prashna साकेबाट नम्बर टू पोजिसनमा रहेको सङ्ग अबको क्रममा एक्कासीको कोही नम्बर टू एक्कासी गोही नम्बर टूमा रहेको सङ्घ पश्चात अब भने फ्ल्यासब्याकमा जानुपर्ने हुन्छ वेल रिक्याप गर्छु म आज नम्बर टेनमा रहेको थियो पहिलो पहिलो माया मेरो डी मिरर्सको भोकलमा रहेको म्युजिक विचित्रको थियो फलन एन्जल्स एल्बमबाट नम्बर टेनमा थियो भने नम्बर नाइनमा परदेशबाट सञ्जीव सिंहको भोकलमा एल्बम मैच्याङ ज्यानमाराबाट नम्बर एटमा सिमाना द एक्स ब्यान्डको एल्बम भडासमा रहेको सङ्ग थियो भने नम्बर सेभेनमा तिम्रो मुस्कानमा मनु लिम्बु एन्ड तारा लक्ष्मण लिम्बूको भोकलमा रहेको थियो नम्बर सिक्समा नो नो बेबी भोकल सन् अनिल सिंहको रहेको थियो भने लिरिक्स जेम प्रधान म्युजिक सुगम पोखरेलको नो नो बेबी त्यस्तै गरी नम्बर फाइभमा खैजालमा प्रमोद खरेलको एल्बम निर्जरीबाट थियो भने नम्बर फोरमा बाटो बाबु बोगटीको भोकलमा रहेको लिरिक्स राजेश घतानी एल्बम बाटो रहेको थियो भने निकै नै चर्चा बटुल्न सफल भइरहेको छ बाटो हेके सो त्यो सिक्स स्टेप अप भएर नम्बर फोरसम्म आइसकेको छ हेरौँ नेक्स्ट विक कुन पोजिसनमा आउँछ त्यस्तै गरी नम्बर थ्रीमा थियो बेबी आई अर्लुप गुरुङको एल्बम बेबी आईबाट टाइटल सङ थियो भने ब्याकग्राउन्डमा बजिरहेको छ भर्खरै नम्बर टू पोजिसनमा सुन्यौँ एक्कासी कोही प्रश्न साकेको भोकल लिरिक्स सुएसबाट आएको थियो भने म्युजिक सुजन केसीको एल्बम बेस्ट अफ प्रश्न साकेबाट okay programme top of the tata bye bye भन्नुपर्ने हुन्छ तर केही छैन तपाईँको लागि तपाईँले कुरिराख्नु भएको वेट गरेर बसिराख्नु भएको सङ्ग पनि राख्छु नम्बर वानमा रहेको यतिन्जेलसम्म radio Arpan hundred four point five mega र इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot कमबाट र अर्को website W W W dot radio Arpan blogspot dot कमबाट सुनेर साथ दिनुभयो सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण पर्थ्यो थ्याङ्क यू भेरी मच यतिन्जेलसम्म यो आवाजको दुनियाँमा मेरो आवाजलाई तपाईँ समक्ष हुने टेक्निकल सपोर्ट गर्नुहुने मेरा सहकर्मी साथी राज पौडेलप्रति पनि आभार व्यक्त गर्दै तपाईँको दिलको साथी प्रोग्राम टप अफ दि पपबाट म राजन दिल गुरुङ आजको विक छुटिन्छु नम्बर वानमा रहेको सङ्ग राख्दै नम्बर वानमा रहेको छ किसान मगरको एल्बम रियालिटीबाट म्युजिक लिरिक्स भोकल पनि किसान मगरकै रहेको छ अबको क्रममा नम्बर वान पोजिसनको सङ्ग माया लाएर पनि अलवेज लभ नेपाल म्युजिक भन्दै टाटा बाई